नमस्कार स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट खबरमा छु म प्रेम सुनार श्रोता रेडियो पत्रिका ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा प्रसारण हुने गर्दछ भने मङ्गलबार साँझ सात पन्ध्र बजे रेडियो रिपब्लिक अठासी दशमलव दुई मेगा हर्स बुटोलबाट पनि प्रसारण हुने गर्दछ त्यस्तै रेडियो रेसुङ्गाबाट शुक्रबार बिहान सभा नौ बजे पुनः प्रसारण हुने गर्दछ भने चर्चित online media Gulmi news dot com Gulmi Times र हाम्रो गुल्मी न्युज डट कममा पनि चौबिसै घन्टा पुराना अङ्क समेत सुन्न सकिनेछ कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता भ्रष्टाचार समाजको विकृति विसङ्गति हो त्यसका अलावा ओजेलमा परेका स्थान र व्यक्ति हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ हाम्रो यही यात्राको आज हामी एक सय छत्तिसौँ श्रृङ्खलामा छौँ आज हामी प्रस्तुत गर्नेछौँ जनताले चन्दा उठाएर खनेको गुल्मी दिगाम गाविसको एक सडक बाह्र वर्षदेखि अलपत्र परेको सम्बन्धी रिपोर्ट अनि सामाजिक विकृति सम्बन्धी एक खबर पनि सुनाउने छौँ र नियमित स्तम्भ जीवनको गोरेटोमा आज कुनै व्यक्तिको कथा व्याथा नभई तिज गीत नाचमा बढ्दो विकृति र तडक भडक सम्बन्धी चर्चा गर्नेछौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक न्यु मैत्री रेस्टुरेन्ट एन्ड पार अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् New Maitri restaurant and bar Lakuri मञ्च तमघास गुल्मी प्रोप्राइटर अर्जुन पाण्डे सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर सर्वप्रथम सहयोग सम्बन्धी खबर केही महिना अघि यसै ओजेलका खबरमा गुल्मी हस्तिचौरका ब्लड क्यान्सर पीडित बालक रमेश घिमिरेको सहयोगको अपिल सम्बन्धी खबर प्रसारण गरेका थियौँ त्यो सुनेर गुल्मीको वस्तु गाविस वडा नम्बर एक हुलाके घर भई हाल बेल्जियममा रहनुभएका रामप्रसाद पाण्डेले त्यहाँ कार्यरत नेपालीहरूबाट चन्दा सङ्कलन गरी नेपाली रुपियाँ एक लाख रमेश घिमिरेको उपचारका लागि पठाउनु भएको खबर छ सुनौ उनै सहयोगदाता रामप्रसाद पाण्डेकै आवाजमा नमस्कार मेरो नाम रामप्रसाद पाण्डे हो एल्मी जिल्ला धुरकोट वस्तुका विषयमा नरेक हुँदाकेमा पर्दछ पाँच वर्षदेखि बेल्जियमको राजधानी दर्शकमा बस्दै आएको छु होइन बेलुका खबर सुनिसकेपछि उहाँको स्थिति एकदमै आर्थिक स्थिति एकदमै कमजोर भएको कारण सुन्दाखेरि मलाई चाहिँ एकदम दुःख लाग्यो को मार्फत कहाँ पठाउँदै हुनुहुन्छ तपाईँले त्यो रकम काठमाडौँ मैले मेरो भाइ शिवानन्द पाण्डेलाई पठाएको छु र भाइले भोलि उहाँहरू चाहिँ पीडित रमेश घिमिरेको बुवा स्थानान्तरण गर्दैछ भाइले ए भनेपछि रमेश घिमिरेको बुवा रामलाल घिमिरेले दिँदै हुनुहुन्छ हजुर मैले आफ्नै नेतृत्वमा मैले उठाएको र मलाई विशेष सहयोग गर्नुहुने रामजी गेवाली गुल्मीको र जयप्रकाश भूषाल पुर्गे बाँचकटेरीको हुनुहुन्छ होइन र सहयोगदाताहरूमा रविन्द्रनाथ शर्मा राजेन्द्र थापा रामप्रसाद सापकोटा देवेन्द्र थापा भण्डारी सरस्वती पन्त चन्द्रबहादुर लामा केशरबहादुर पुमा मदन थापा होमनाथ पाण्डे सन्तोष ढौपाने बुद्धिराम थारू विष्णु भारती योगेश पौडेल दिपेन्द्र तिवारी चाम पौडेल कौशल गुरुङ सुदीप अधिकारी उत्तम अधिकारी नारायण सापकोटा हरेश्वर सापकोटा प्रकाश कुमार कार्चोरा शर्मा दिपेन्द्र केसी प्रेरणा सापकोटा विमल गिरी शङ्कर भोगटी मधु शर्मा सिन्धुजी शेर्पा राजन थकाली तेजेन्द्र रोका हरि श्रेष्ठ गोमती रोका दिपेश कणेल जमुना श्रेष्ठ तेगबहादुर थापा सन्तोष खड्का रामकुमार कार्की शान्तामणि सिङखडा दीपक भण्डारी लक्ष्मी गुइचेल बाबुराम डुम्रे कर्णबहादुर विक पारस सापकोटा टिका कुँवर जित लामा कृष्ण तिवारी राजाराम पोखरेल केशव सापकोटा बिना भूषाल बलराम मल्ल कमल पाण्डे कमल पन्थी राजु थापा विनोद मण्डल कमल पौडेल प्रेम पोखरेल पञ्चम अधिकारी बालकृष्ण अधिकारी हुनुहुन्छ र सहयोगदाताहरू धेरै सहयोग गरेको हुनुहुन्छ है हजुर रामप्रसाद पाण्डेजी तपाईँले गुल्मीको वस्तु घर भई हाल बेल्जियममा रहेर पनि ब्लड क्यान्सर पीडित बालक हस्तीचौरका रमेश घिमिरेलाई जुन सहयोग गर्नुभएको छ त्यसका लागि धन्यवाद अनि ओजेलका खबर चाहिँ त्यहाँ कतिको सुन्नुहुन्छ नेपालीहरूले हामीले ओजेलको खबरहरू सुन्नुहुन्छ होइन गुल्मी रेलीहरू सबैले सुन्नुभयो र अहिले चाहिँ हाम्रो अरू जिल्लाकोहरूलाई पनि सुन्ने हो गर्नु गर्नु सुन्नको लागि हो गरिरहेको र उहाँहरूले पनि सुन्दै हुनुहुन्छ होइन हस् त जेलका खबर सुनेर तपाईँहरूले बेल्जियमबाट ब्लड क्यान्सर पीडित बालक रमेश घिमिरेको उपचारका लागि जुन रकम पठाउनु भएको छ त्यसका लागि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ हस्त धन्यवाद उजेलका खबर सुन्दै जानुहोला धन्यवाद अब सुनौ गत बाह्र वर्षदेखि गुल्मी दिगामका जनता आफैले चन्दा उठाएर खनेको मटर बाटो अलपत्र परेको सम्बन्धी यो रिपोर्ट धेरै पटक धेरै विकासे अड्डाका हाकिम र धेरै नेताहरूसँग आग्रह गरे गुल्मी दिगामका जनताले तर ती हाकिम अनि चुनावमा भोट दिएका नेताहरूबाट सुनवाई भएन अब फेरि चुनाव आयो फेरि पनि उस्तै आकाशका तारा खसाल्ने भाषण छाँटेर हिँड्दैछन् र त्यस दिगाममा पनि त्यस्तै भाषण गर्न पुग्लान् विभिन्न दलका नेताहरू तर खै कुन नाक लिएर पुग्ने हुन् थाहा छैन जिल्लाका प्राय हरेक गाविसका ओडा ओडा र टोल टोलमा मोटर बाटो पुग्दा दिगाम गाविस वडा नम्बर सात आठ र नौका तीन सय भन्दा बढी घरधुरी बसोबास गर्ने जनता आफैले चन्दा उठाएर महिनौसम्म जनसर्मदान गरेर मोटर बाटो खन्दा समेत गाडी पुग्न सकेको छैन सरकारी रकमबाट कुनै दलका नेता उपभोक्ता समितिको अध्यक्ष बनेर खनेको भए आठ दस लाख रुपियाँ लागतको बन्न सक्थ्यो त्यो बाटो तर स्थानीयवासीले आफै चन्दा उठाएर खनेको साढे चार लाख रुपियाँ लागतको साढे तीन किलोमिटर दिगामको बोखरदेखि अघा बजार जोड्ने मोटर बाटो रकम अभावका कारण गत बाह्र वर्षदेखि अलपत्र परेको छ त्यो मोटर बाटो अलपत्र हुँदा दिगाम साथको तल्लो अमराई उपल्लो अमराई घट्टे खोला राम मिया पाँडे टोलका एक सय बिस घर दूरी ओडा नम्बर आठको बिसौना बोखर डाँडा खर्क डाँडा पोखरी तल्लो बिसौनाका एक सय घर दूरी र ओडा नम्बर नम्बर नौको भाखर्क एकु डाँडा बोखर घलाम चिलम पोखरी र भुजेलमारा टोलका एक सय बिस घरधुरी सहित तिन सय चालिस घरधुरी यातायात सेवाबाट वञ्चित हुनु परेको छ गाविस जीविस सबैतिर पटक पटक आग्रह गरिएको तर सुनवाई हुन नसकेपछि उक्त मोटर बाटो अलपत्र परेको समितिका सदस्य गोकर्ण ढकालले बताउनु भयो कतिवटा के मर्मर समाजको लागि के नआएर पल त गरेको जिल्ला विकासमा पनि कुरो राखेको तर के भन्दाखेरि कतिवटा निकाय कुनै कोही निकायबाट पनि आए नआएर हो नि हाम्रो यहाँ पोखरदेखि अगा देउसो हुँदै अगा जाने बाटो हो त्यो के भन्दाखेरि साढे तिन किलोमिटर छ त्यसमा के भन्दाखेरि पहिला खन्दा खन्दै अब बजेटको त्यत्तिकै अभावले गर्दाखेरि बाटो त्यत्तिकै अस्तव्यस्त छ र बिटोसम्म चाहिँ के भन्दाखेरि ट्र्याक्टर जाने आउने गरिराखेको छ त्यहाँदेखि मुनि बाबु के भन्दाखेरि दुई किलोमिटर के भन्दाखेरि त्यहाँ जाने आउने चाहिँ ठप्पै छ साढे तिन किलोमिटर बाटाको बीचसम्म त ट्रेक्टर आउँछ त्यहाँदेखि माथि गाउँसम्म जाने मोटर बाटो मर्मत गर्ने रकम स्थानीयवासीले नसक्ने स्थिति आएपछि सरकारी निकायको मुख ताक्न स्थानीयवासी बाध्य भएको गोकर्ण ढकालले बताउनु भयो कोही मोटर बाटो उपभोक्ता समिति विभिन्न निकाय धाउँदा धाउँदा हैरान परेर यति बेला निष्क्रिय बनेको छ उति बेला गाउँमा गाडी आउने भनेपछि दिगाम सात आठ र नौका जनताले रकम उठाउँदा कतिपय विपन्न परिवारले गाग्री ताउला समेत बेच्नु पर्यो कतिले आटो खाने पाटो गुमाए त कतिले खाने पानीको मुहान नै गुमाए मोटर बाटोका कारण सदिउदेखिको पँधेरी खोलाको मुहान विनाश हुँदा खानेपानीको समेत ठुलो समस्या सिर्जना भएको उपभोक्ता समितिका अध्यक्ष हिमलाल भण्डारी बताउनुहुन्छ कर्मचारीको अभाव तिन सय चार सय रुपियाँ हामीलाई अलिक तुरुन्ती चाहिन्छ हामीलाई अभाव छ हामीलाई तिन सय चार सय रुपियाँ चाहिन्छ अनि अनि हामीलाई तुरुन्ती पानी खानेपानीको मुहान आउँछ पानीको मुहानबाट पाइप छैन अहिले मुहान खोला खोलाबाट पानी यता छ तिन सय चार सय रुपियाँ तुरुन्ती पाइपको करिब साढे लाख रकमको लागतमा खनिएको त्यस बोखर अगहा सडकमा सरकारी निकायको व्यवस्थाका कारण अलपत्र परेको हामीलाई त सोबाट अधिकारी छ त्यो हामीले त सकेसम्म चाहे हामीले भोट हालेको विचार आएर हाल्नुपर्छ हालिदिन्थ्यो मान्छे त्यसको बाटो मान्छे आएर हामी जानिदिनु अब अहिले पनि भन्ने मान्छे छ कसैले पनि गाइड गर्ने पनि बेग्लै हामी बारम् बारम्बार गाडीसँग अब गरी गरी गरी गाडी चाहिँ लिएर जनताले केही जना चाहियो राति चाहियो भने सब जनता आएर सलियो धेरै लिएर आएर पोखरा धेरै ल्याएर खानेको फेरि त्यो धेरै मात्रै नभएर जनताले महिनासम्म तिन तिन चार तिन तिन भेट्ने जनाले एक महिनासम्म झारेर आएर पनि त्यो खन्ने बाटो मिलाइयो बजेट नभएर अहिले अलपत्र आधा केजी आधा ठाउँमा आधा केजी बाटोमा अलिअलि गाडी जान्छ त्यो आधा केजी जान्छ भयो रिदी सातमुरे अरखाँची मुख्य सडक खण्डको अगा बजारमा पुगिने उक्त मोटर बाटो तिन सय भन्दा बढी घरदुरले उपभोग गर्ने बाटो हो भन्नुहुन्छ उहाँ बाह्र वर्ष अघिदेखि त्यस दिगाम सात आठ र नौका जनताले आफै मोटर बाटो खन्दा पनि किन गाविसले व्यवस्था गर्यो त भनेर सोद्धा दिगाम गाविस सचिव लिलबहादुर सिन्जालीले दिगामको ठुलो पहिरो सोर्दैमा त्यो सडकमा रकम विनियोजन गर्न नसकिएको बताउनु भयो वडा नम्बर पर्ने यो ठुलो पहिरोको चाहिँ चाहिँ बाटोबाट वञ्चित हुनुपर्ने कारण हो र हाम्रो चाहिँ प्रत्येक वडामा चाहिँ मोटरबाट छन् यो गाविसबाट सम्पूर्ण चाहिँ खन्ने कार्यक्रम छ र सधैँ चाहिँ आज चाहिँ एकचोटि जाने गाविस चाहिँ पहल गरेर चाहिँ आज चाहिँ तिनी बाटाहरू चाहिँ सधैँ खनिराखेका छन् गाविसको रकमबाट र चाहिँ यो जनसङ्ख्या धेरै भएको कारण र चाहिँ बजेटले नपुग्नुको कारणबाट पनि त्यस्तो भएको हो हामीलाई चाहिँ खास चाहिँ नि गरेर चाहिँ यो दिगामलाई दिगामको चाहिँ तल्लो बेल्ट र चाहिँ हाम्रो चाहिँ खरज्याङ हर्दी नेतालाई त हाम्रो चाहिँ यो चाहिँ ठुलो पदरो पहिरो भन्ने चाहिँ छ त्यसले चाहिँ साह्रै चाहिँ बाटो नभएर सधैँ चाहिँ यो दुःख पुर्याएको छ हामीले जिल्ला पनि पटक पटक माग गरिराखेको कुरो हो यहाँ चाहिँ हाम्रो चाहिँ अहिले समेत गरेर यही बर्खा मात्रै चाहिँ लगभग चाहिँ सात आठचोटि हाम्रो चाहिँ त्यो पहिरो सोह्रौँ र बाटाहरू पनि एकचोटि सोह्रेको फेरि पुनः भत्केर गयो र हाम्रो चाहिँ यो पाइन टङ्कीदेखि लिएर आएर हाम्रो डाँडा भन्ने चाहिँ ठाउँसम्म चाहिँ जोडिएको छ बाटा पहिला चाहिँ नि हाउसबाट यातायातबाट परेको थियो चाहिँ पाल्पा हाउसबाट र यिनी हाम्रो चाहिँ अरूभन्दा पनि जो चाहिँ अब माथि जिल्लाबाट हेरिएको सातमुरी सातमुरी हस्पिटल खर्जाङ मतदातालाई केही रकम परेको छ र हाम्रो चाहिँ यहाँ दुध भएको कारणबाट दुध ढुवाइली गर्नलाई पनि हामीलाई साल मर्ग परिरहेको छ हाम्रो चाहिँ बोखरको वडा नम्बर आठमा पनि हाम्रो आठ नौमा दुध छ यहाँ जाना पोखरी भन्ने ठाउँमा पनि दुध छ त्यो दुध पुर्याउनलाई हामीले चाहिँ दुधको व्यवसाय कृषक र सहकारीबाट लगाएर गाविसबाट केही पहल गरेर हाम्रो चाहिँ प्रत्येक दिन यो यो चाहिँ वर्षाले गर्दाखेरि हाम्रो चाहिँ सधैँ चाहिँ बाटो सोध्ने काम भएको छ र बेला बेला हाम्रो दुध बिग्रिने काम पनि भइरहेको छ सर त्यो तोपले जाँदाखेरि हाम्रो लगभग चाहिँ हाम्रो साठी हजारको दुध चाहिँ नष्ट भयो सर गत महिनाको चाहिँ ओभरअल वर्ष जुन चाहिँ साउना पर्यो थियो नि त्यो कारणबाट गाविसमा आउने रकम वर्षनी त्यही ठुलो पहिरोमै खर्च हुने भएकोले जिल्ला र केन्द्र स्तरबाटै दिगामको मटरबाटको दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा तर राजनैतिक पहुँच नपुगेको उहाँको भनाइ छ पनि चाहिँ यो ठुलो पधरो भन्ने चाहिँ एउटा पहिरो छ यसमा चाहिँ नि वर्षको चाहिँ छ सातचोटि चाहिँ यो बर्खा मात्रै सोर्न पर्ने अवस्था पैसा त्यहाँ धेरै जाने र चाहिँ त्यो हाम्रो चाहिँ त्यो बाटो मात्रै नभएर हाम्रो चाहिँ नि सात मुरेदेखि लिएर आएर चाहिँ नि खरज्याङसम्मको बाटो खन्न पर्ने त्यसलाई चाहिँ बाहिरबाट बजेट परे पनि त्यसलाई चाहिँ बर्खा दुध लैजानेको कारणबाट पानीबाट खनिराख्नु पर्ने भएको कारणले गर्दाखेरि अब त्यहाँ चाहिँ त्यो हुनु नसकेको कारण जुन त्यो हो र चाहिँ मास्टर जाने हाम्रो चाहिँ मान्छे पहुँच नभएको कारणबाट पनि हामीले चाहिँ त्यहाँ चाहिँ माथि केन्द्रबाट बजेट पार्न सकिएन कसरी पुगेन त दिगाममा राजनैतिक पहुँच जबकि दुई हजार छ्यालिस पछि त्यसै दिगामका एमाले नेता कौशल पोखरेल जिल्ला सभापति हुनुभयो र दुई नम्बर क्षेत्रबाट नेकपा एमालेकै केन्द्रीय स्तरका नेता प्रदीप कुमार गेवाली दुई दुई पटक सांसदमा पुग्नुभयो मन्त्री समेत हुनुभयो के उहाँसँग त्यो अगाह बोखर मटरबाटाको बारेमा कुरा राखिएको थिएन र भनेर सोद्धा उपभोक्ता समितिका अध्यक्ष हिमलाल भण्डारीले ग्यावालीसँग पटक पटक आग्रह गरे पनि सुनवाई हुन नसकेको दुखेसो गर्नुभयो गेवालीले हामीले धेरै गरेर त्यहाँ आए आएर धेरै हामीले भने क्या उहाँले गर्छु गर्छु मैले गर्छु अब बजेट पास के गर्छु गऱ्यो अब फेरि बजेट बिगामलाई उहाँले एक रुपियाँको बजेट पार्नु होइन बिगामलाई नपारेपछि एउटा बाटोलाई पार्ने भन्नेसम्म भयो लाजु उहाँको एक बजेट परेन अहिले हाम्रो सभासद भन्ने उहाँ कति गेवाली हो हाम्रो खोज्दाको सभासद उहाँलाई कतिखेर भनेको गाविसमा पनि बारम्बार भनेको बारम्बार अब कतिबाट पनि त्यसको उपाय भयो अहिले